छ भनेर एक्सपिरियन्स चाहिँ म सेयर गर्छु मेरो ऊ चाहिँ बोयफ्रेन्ड होइन मेरो साथी नै हो अन्त हामी एउटा ट्रिपमा गएको थिएँ सरी है रोजी जी हजुरको साथी हजुर मेरो साथी केटा यो उहाँलाई स्टोरी कम्प्लिट गर्न दिनुस् न है हस् भनौँ कन्टिन्यू गर्नु गर्नु हामी चाहिँ एउटा ट्रिपमा गएको थिएँ एकदम ठन्डा एकदम जाडो एकदम ठन्डा जग्गामा गएको थिएँ हामी त्यतिखेर चाहिँ हाम्रो त्यस्तो इन्टेन्सन थिएको थिएन ऊ चाहिँ मेरो राम्रै साथी थियो हाम्रो यस्तो इन्टेन्सन थिएन कि हाम्रो यस्तो हुन्छ भनेर अनि त्यो दिन चाहिँ नि अब बियर चाहिँ नि अब त्यो टाइममा अलिक महँगो नै थियो अब त हामीले चाहिँ जाडोमा अब रम लिएर जाऊँ भनेर त्यो घोडा रम हुन्छ नि अब हामी त्यस्तो रम लिएर गएको होइन अन्त रम लिएर गएँ अन्त टेन्ट टेन्ट थियो अनि खोला नदी खोला हुन्छ नि अब त्यस्तो खोला थियो टेन्ट थियो त्यो टेन्टको बाहिर बन फायर गरेँ अनि मासुहरू पोले अनि त्यस्तै हामीले मतलब ट्रिपै उयो गरेको थिएँ अनि त्यस्तो गर्दा चाहिँ अचानक अब खाएपछि चाहिँ नि भइहाल्ने रहेछ अब त्यस्तो फिलिङ्स अब चम्के हल्का होइन अनि टेन्टभित्र पसेँ अनि सुते अन्त उसले मलाई किस गर्यो अन्त किस गर्यो म मतलब फर्स्ट चाहिँ नि म अलिक उयो अप्ठ्यारो लागिरहेको थिएँ लाइक ऊ मेरो साथी हो भनेर तर पनि पछि त लास्ट खाएपछि चाहिँ नि के वास्तै नलाग्ने रहेछ कि साथी फाती जे पनि हो चल्ने रहेछ अरे पुरा किस खाएँ किस खाएँ किस खाएँ म चाहिँ नि खालि किस अनि मेरो बुब्स दिन्छु सोचेँ होइन अनि त्योभन्दा धेरै म चाहिँ नि आगे बढ्दैन भनेर सोचिरहेको थिएँ तर त्यस्तो गर्दा गर्दा गर्दा एउटा फिलिङ्स आने रहेछ अन्त भइहाल्यो नि अब सेक्स त्यही हो अन्त अरे मलाई माथि चढायो उसले माथि चढाएर मजाले गर्यो म त यस्तो ठुलो माथि ठुलो ठुलो त ठुलै रहेछ मोटो माथि म चाहिँ अया अया टेनको बाहिरसम्म सबले सुनिसकेको छ साथीहरूको टेनसम्म तर पनि म चाहिँ जोडले अया कि अया भनिरहेको छु साथीहरूले या कस्तो यार त्यस्तो नगर आस्ते चिल्लाऊ त्यस्तो नचिल्लाऊ यस्तो भनिरहेछ बाहिरबाट तर तर पनि म चाहिँ अया कि अया अब फर्स्ट टाइम अब त्यस्तो अब एक्सपिरियन्स भएको अब साथीसँग पहिला त बोयफ्रेन्डसँगै भइरहेको थियो अन्त सडनली अब त्यस्तो साथीसँग हुँदा त अब भइहाल्यो अब तर लास्ट मजा आउने रहेछ मजै आयो मलाई लाइक त्यति बेला गर्दा चाहिँ हजुरहरूले लाइक प्रोटेक्टेड तरिकामा गर्नुभएको थियो कि होइन हामी एक्चुली बेसिकली हामी चिनी दुईजनै ड्रङ थियो होइन हामी उसले पनि खाइरहेको मातिरहेको थियो म पनि मातिरहेको थिएँ सडनली भयो हामी त्यस्तो इन्टेन्सन चाहिँ नि थिएन त्यस्तो गर्नुको लागि तर पनि अब आफ अब आफै भइहाल्यो कि त्यस्तो चाहिँ ढङ भैँसी हुन्छ त्यस्तै कहिलेकाहीँ अँ कहिलेकाहीँ त्यस्तो हुने रहेछ त्यो चाहिँ नि मेरो फर्स्ट एक्सपिरियन्स अरू केही साथीसँग एकदम राम्रो छ है नाइस लाग्यो मलाई चाहिँ रोजीको हजुर नाइस छ है स्टोरी चाहिँ बबालै रहेछ हजुरको अँ गर्नै पर्ने रहेछ एकपल्ट चाहिँ के के हो भोलि पर्सि त चान्स पाएको टाइममा चाहिँ नि अपर्च्युनिटी मिस पर्ने रहेछ <laughs> जवानी उठ्ने बेला त गर्ने नि सुकेपछि त कसले गर्छ त हो हजुरको रियल डिपी आफ्नै हो त्यो बुक्स मेरो आफ्नै हो लाग्स एक्साइटिङ रहेछ नि ओके म त दामी लाग्यो अनि यस्तो पाएपछि छोड्छ त साथीले पनि अनि त्यही भएर हुन्छ हजुर होइन मेरो आफ्नै हो भनेको त्यही त मलाई दामी लाग्यो त्यही त भन्दैछु साथीले छोड्छ त नि यस्तो मलाई चाहिँ फेरि आई प्रिफर अलि चबी टाइपको क्या अब हजुरहरूको साइज टाइपको त्यही भएर स्लिमहरू भन्दा पनि मलाई चाहिँ यस्तै बिग बुब्स टाइपकोहरू मनपर्छ धेरै नै त्यस्तै भन्छ अब प्रिफरेन्स चाहिँ त्यही हो है अब चाहिँ मलाई चाहिँ त्यही लाग्छ अब सबैको आफ्नो आफ्नो चोइस हुन्छ ओके अब एनी